भन्छु बर्सिन्छ आँसु तिमी रुन्छौ कसरी मासु किन गर्छौ आँसु मात्रै खास आज एक दिन रोएर हुँदैन पछि रोनै पर्छ भासिन्छ सो तिमी रुन्छौ कसरी मासो किन गर्छौ आसो मात्रै खर्छ

किन गर्छे आँसु मात्रै खर्च आज एक दिन रोएर हुँदैन पछि रोनाइ पर्छ आज एक दिन रोएर हुँदैन पछि रोनाइ पर्छ छौ हाँसो बराबरी किन खुसी मनाएर नहेर किन गर्छौ हाँसो मात्र खास आज एक दिन रोएर हुँदैन पछि रोनाइ पर्छ दिल बच्दा किन गर्छे आँसु मात्रै खाउँछ आज एक दिन रोएर हुँदैन पछि रोनाइ पर्छ खुसी भई बाँच्न वचन किन गर्छे वा सुमात्र खर्च आज एक दिन हुँदैन पछि नै पर्छ